अनि यही निरीह माझी वंशको अहिलेको सबैभन्दा बुजुर्ग र बुढो भूमा माझीले आफ्नो आँगनका डिलमा उभिएर हत्केलाले निधारमा छहारी पार्दै तल खोलाको फाँटतिर हेऱ्यो उसको गाउँमुनि दक्षिण बेसीमा बग्ने यस विशाल खोलो इन्द्रावतीको बगर बिहानको कमलो घाममा अहिले सफा सेतु नैनसुतको थान फैलाएर सुकाउन हाले चाहिँ लाग्दथ्यो बगरका बीचबीचमा ठाउँ ठाउँमा भँगाला परेर विलक्षण नाग नृत्य गर्दै बगिरहेकी इन्द्रावतीको पूर्ण गर्जन त यहाँसम्म थियो तर त्यो सुसाएको स्याई स्याई आवाज भने अजिङ्गरको सुस्केरा चाहिँ सुनिन्थ्यो हिउँद महिना भएकाले खोलामा पाउल पानी थिएन त्यसैले दुवैतिर बगर प्रशस्त फैलिएको थियो तर घाटनिर भने सबै भँगालाहरू एकै ठाउँमा मिलेर निकै गहिरो फराक र जोरदार रूपमा बग्ने भएकाले हिउँदमा पनि डुङ्गा लाग्दथ्यो त्यस घाटको केही तलमाथिबाट भन्ने अभ्यास भएकाहरू जङ्घार पनि तार्दथे साधारणतया यसै घाटबाट नै मानिसहरू पारी बाहुन गाउँ जोगीटार र यता माझी दनवार गाउँमा आउजाउ गर्थे अझ यता दुई कोषका बीचमा पूर्व मेलौचे सिन्धु हेलमु चौतारा आदि विभिन्न ठाउँलाई यस इलाकासँग जोड्ने पुरानो मूल बाटो यतै भएर गएकाले यहाँको वारपार गर्ने एकमात्र यातायातका सामान्य साधन चाहिँ मुमा माझीको मिजर्याईमा चल्ने सिङ्गो सिमलको रुखको काण्डबाट बन्चराले खोपेर तयार गरिएका आदिम शिल्पको नमुना यिनै अनगण डुङ्गाहरू थिए बस भूमा बोडो आफ्ना करिब करिब तेज मरिसकेका आँखाले तल घाटका प्रत्येक वस्तुलाई स्पष्टसँग ठम्ब्याउन त सक्दैनथ्यो तर बिहानको छर्लङ्ग प्रकाशमा त्यहाँ सलबलाउने केही आकृतिलाई भने समात्न सक्थ्यो यिनै आकृतिहरूबाट ऊ घाटमा डुङ्गा चालु भएको नभएको पारी बाहुन गाउँका घाँसीहरू अथवा पूर्व चौतारा सिन्धु सिपातिर भैँसी लिन जाने चौतारा अड्डामा तारिक धान्न जान्ने मान्छेहरूको खेप चालु भए नभएको अड्कल गर्न सक्थ्यो अनि साथै पारी गाउँबाट झर्ने वन र बुट्यानका बीच लुखामारी खेल्दै झरेको रात माटे गोरेठोमा चरण झर्न लागेका टेगाहरू तिनका पुच्छर निमोट्दै पछि लागेका गोठालाहरू रुख चढी घाँस स्याउला काट्न लागेका घाँसी घसिनीहरूका झचल्काहरूको पनि अनुभव गर्न सक्थ्यो त्यसैले ऊ आफ्ना आँखा अझ तिखारेर तिनलाई अझ प्रष्ट हेर्ने जमर्को गर्थ्यो तल घाटको पानीमा पारीबाट यतातिर आउन लागेको डुङ्गाको धमिलो आकृतिको झझल्को पाएर उसले लख काट्यो डुङ्गा त लालगेडीले ख्याएर ल्याएकी हो क्यार जयमाने र भीमे त भोइनन्ते लालगिडी बिहान सखारै बेसी झरेकी थिए भूमा आँगनको डिलबाट फर्केर घरभित्र पस्यो दस बिस फुस र स्याउलाले छाएका ससाना कच्ची घरहरूका गाउँ माझ उसको घर थियो उसको यो घर पनि यिनै अरू कच्ची मध्ये एक थियो अर्थात् मिजारको घरको कुनै विशेषता यसमा थिएन काँचा माटाका डल्ला चिनेर हिलो थोपरेर ठड्याएको गाह्रो वनका हाँगापात घाँस स्याउलाले छाएको पशु र मानिसले एउटै सीमित घेरामा निर्वाह गर्नुपर्ने त्यो घर घरको आकृतिमा नभएर मानव सभ्यताको दरिद्र कथाको एउटा सिङ्गो अस्तित्व थियो एउटै मझेरीमा एकातिर चुलो चम्को राखनधारन भीमसेन खोपा अगेना मूल ओक्षानका लागि छुट्याइएको आधीभन्दा बढी भाग र अर्कातिर गाई गोरु भेडा बाख्राका गोठले ढाकेको चौथाइभन्दा बढी भाग अनि बाँकी रहेको भागमा सुँगुरको खोर यो घर कुनै आदिम युगका मानिसले घाम र झरीबाट बस्नका लागि बनाएको एउटा छहरी मात्र थियो पशुहरूका मलमूत्रको गन्ध मझेरीमा उम्रेको सिम र काई परेको धरती अनि एउटा कुनातिर भित्तामा झुन्डाइ राखेको माछा मार्ने जाल धडिया र जाबी पेरुङ्गो र अघेनामाथि बार्सेलीमा सुकाउन राखेको माछाका सिल यी सबैबाट उठेको मिलेजुलेको विचित्र गन्धले त्यहाँको हावामा एउटा गुम्स्याहटपूर्ण उकुसमुकुस बहिरहेको हुन्थ्यो अनि यसै दुर्गन्धपूर्ण उकुसमुकुसको सानो चौगिर्दाभित्र आफ्ना दुई तरुना छोरा भीमेर जयमाने अनि उमेर रूपले हरिली भरिली भएकी एउटी छोरी लाल जिन्दगीका दिनहरू काट्थ्यो यस गाउँको मिजार यानि मुख्य सत्तरी वर्षे भूमा माझी उसकी स्वास्नी मिलौती मझिनी आजभन्दा अठार बिस वर्ष अघि यही एउटी अन्तिम छोरी लालगिडीलाई लोग्नेको काखमा सुम्पेर जोरगाछीको भिरमा घाँस चाउला गर्न जाँदा एउटा रुखको हाँगा भाँचिएर अय पनि भन्न नपाई मृत्युको काखमा सुत्न पुगेकी थिए बिहा गरौँ भने अझै उमेर बाँकी भएको भूमाले यी बालक टुरा छोराछोरीको टाउकोमा सौतिनी आमाको छाया पर्न दिएन घरभित्र पसेको भूमा माझीले बिहानको प्रकाश मुस्किलले छिरेको त्यस गुफा जस्तो छिडीको धमिलो उज्यालोमा आफ्ना आँखालाई केही बेर अभ्यस्त गराएपछि भित्तामा झुन्डिएको जाल झिकेर फेरि बाहिर आयो र आँगनको दक्षिण पूर्व कुनाको बडहरको रूपमुनि बिछिएको एउटा फ्याङ्लो गुद्रीमा बसेर अधुरो जाललाई फेरि पुरा गर्न लाग्यो तर उसको मन जाल बुन्नमा तल्लीन हुन सकेन घरिघरि उचाटिएका उसका आँखा तल खोलाको बगर र पारी चण्डिनीको भन्ज्याङमा बरालिन्थे चण्डिनी भन्ज्याङको अग्लो थुम्कामा यति बेला घाम निकै फैलिसकेको थियो दिनको उज्यालो प्रकाशको स्पर्श मुनि साहुहरूका राता सेता घरका छाना रुखका पातका हरिया किनाराहरू कर्दका धार छिटल्केका देखिन्थे वन बुट्यानका बीचबीचमा लुकामारी खेल्दै तल खोलातिर झरेको रात माटे ओह्रालोमा बेसी घाट झर्ने मानिसहरूका फाटफुट आकृतिहरू झलाकझुलुक गरेका देखिन्थे अनि बीचबीचमा थामिँदै जङ्गली चराका स्वरहरूसँग मिलेर हावामा लहराएका तरुणा तरुनीका गीतका सुरिला फाँकीहरू रुखपातका अन्तर अन्तर डाँडा थुम्काका पत्र पत्र छानिँदै ठक्कर खाँदै आएर कानमा गुन्जन्थे यी गीतका फाँकीहरूले भूमाका स्मृतिमा आफ्ना तन्नेरी बेलाका अनेक मिठा टर्रा सम्झना जगाइदिन्थे उसको छातीबाट एउटा चिसो सुस्केर निस्केर शून्यमा एउटा इच्छा गरिदिन्थ्यो उसले तिनै बितेका दिनहरूमा फेरि फर्कन सके तिनै जीवनका रमाइला घडीहरूमा जहाँ उसले आफ्ना बाल्यकालका अनमोल क्षणहरूलाई छोडेर आएको थियो जहाँ संसारी पीर झन्झट र निराशाका सुस्केरा भन्दा धेरै टाढा केवल प्रकृतिको मोहक सङ्गीत हुन्थ्यो रुखपात वन जङ्गल पशु पक्षी र पाखा पखेराका गीत हुन्थे जहाँ उसको तन्नेरी तन र तन्नेरी मनको तन्नेरी उमङ्गका बीच इन्द्रावतीको उर्लेको छाल हुन्थ्यो खतरा र जोखिमको कुनै परवाह नगरी त्यसै छालमा हेलिएको उसको भुमा माझीको डुङ्गा हुन्थ्यो अनि हुन्थे उसको यसै जोखिमपूर्ण साहस र जोखिम झेल्न जुनसुकै बेला तत्पर उसको गाँठिएको तन्नेरी शरीरलाई अनन्त माया श्रद्धा र पूजा भावले पिउन खोजिरहेका मिलौती मजिनेका रस्ता राखा तृप्त गर्वपूर्ण र समर्पित आँखा यसरी तरुणा तरुणीले गाएका गीतका फाँकीले साँच्चै भूमालाई विगतका दिनहरूमा पुर्याएपछि साँच्चै ऊ त्यसका एक एक रास्ता र अनुभवहरूलाई मनमा एक एक गर्दै उत्रिन लाग्थ्यो मिलौती उसको किशोर भएदेखि आदि वैशसम्मको अटुट सकेटी उसका बारेका उसँग बितेका एक एक क्षणहरू आज पनि दिनको प्रकाश चाहिँ देख्न सक्छौ मिलाउँथे त्यति बेलाका तन्देरी माझी समाजमा खुबै बैन चलेकी तल्लो भेउटारको मिजार माझीकी छोरी यौवनको खुड्किलामा भर्खर भर्खरै पाइला हालेकी साँच्चै भन्ने हो भने माघे सङ्क्रान्तिको दोलालघाटको त्रिवेणी मेला होस् वा महादेवथानको शिवरात्रिको मेला होस् दसैँ पूर्णिमाको झाडी देवीथानको जात्रा होस् वा गाउँमा पित्रो उतार्दाको बेला होस् वरिपरिका माझी समाजमा मिलौतीको उमङ्गपूर्ण गीत र नाच नभई ज्यान त्यसमा आउँदैनथ्यो थियो बाहुनी पार्टीदेखि लिएर सिपा बोर्ड गाउँ र त्यस उँधो तल्ला भ्युटार दोलालघाटसम्मका तन्नेरी माझी केटाहरूका तन्देरी मनमा उसको छवि एउटी जलदेवी झै अङ्कित थियो उनीहरूका प्रत्येक सुसिलोमा उसको नाउँ गीतको फाकी झैँ मुखरित हुन्थ्यो अनि त्यतिखेरका प्रत्येक उमेर पुगेका माझी दनवार केटाहरूका बीच परोक्षमै उसलाई लिएर एउटा तछाड मछाड थियो माझी गाउँका मात्र होइन कुनै मेला अथवा जात्रामा मिलाउँथी गएकी छ अथवा जाने छ भन्ने भन्को पाउन साथ जामिरे जामदी हल्दे रामपुर जस्ता गाउँका बाहुन क्षेत्री जोगी सन्यासीका छोराहरू पनि त्यहाँ जुत्ती खेल्न पुगेका हुन्थे झन्थरी थरी मुखिया द्वारे आमाली र जिम्मावाल जस्ता ठालु धनीमानी वर्गका भाँडिएका केटाहरू त आफ्नो धन र हैकमको उन्मत्त प्रदर्शन गर्दै उसलाई लोभ्याउने उसको श्यामलो सौन्दर्यलाई आफ्ना कामुक नङ्राले चिथुर चाथोर गर्न चाहन्थे तर मिलौतीका भावनाका आँखा भने पूर्ण रूपले कुनै पनि अरू तन्नेरी भन्दा बढी आँटिलो मन र इन्द्रावतीको जस्तै भयानक छालसँग पनि जुद्न तम्सने गठिलो तनको मालिक भूमा माझीको जवानीप्रति समर्पित थियो त्यसैले ऊ वरपरका गाउँका एकभन्दा एक तन्नेरी केटाहरूका मानको प्रलोभन साधन र शक्तिको डर धाक धम्की कुनै कुराको पनि गन्ती गर्दिनथे यी सबैलाई ऊ पासङ बराबर ठान्थे र भूमासँग कान जोड्दै इन्द्रावतीको प्रत्येक मृत्यु दूत झैँ विनाशकारी लहरसँग जुझ्न आइपुग्थे तल्लो भ्यू टाढदेखि ढुङ्गाको प्रत्येक टाँडसँग ऊ भूमालाई सघाइरहेकी हुन्थे छपा छपा भूमाको प्रत्येक जाल फेकाइसँग ऊ मत्स्यकन्याका रूपमा खेलिरहेकी हुन्थे इन्द्रावती तीरको प्रत्येक मेला जात्रा र चाडपर्वमा ऊ भूमाकी सेटेलाइट बनिरहेकी हुन्थे इन्द्रावतीको एकान्त छालमा भूमासँग काँधमा काँध जोडेर हेल्निँदा आफ्नो असलाको जस्तो चिप्लो शरीर भूमाको रहु जस्तो कठोर शरीरसँग लठार्दै ऊ मुग्धा बन्थे भूमा अहिले यो इन्द्रावतीको अजङ्को छालले अजिङ्गरले जस्तै हामीलाई निलो भने पनि हामी सँगसँगै स्वर्ग जान्छौँ कि अनि अर्को जुनीमा पनि मिलौतीका आँखामा त्यति बेला समर्पणको मुग्धता छचल्किएको देखेर भूमा पनि तृप्त हुन्थ्यो ऊ एक हातले उसको हात समातेर गोडा र अर्को हातले पानीको प्रवाह काट्दै उल्टो प्रश्न गर्दथ्यो मिलौती तँलाई ताक्ने एक से एक राम्रा तन्देरी केटाहरू आफ्ना जातमै छन् त्यसमाथि के अरे बाहुन छेत्री काजी जिमदार साहु र साहुका छोराहरू बत्तीका पुतली झैँ त माथि के अरे झाम्बिन्छन् तर त उनीहरूतिर किन हेर्दिनस् भुमाको प्रश्न सुनेर बेलौती एकपल्ट त केही मर्माहत हुन्थे र केही अभिमानपूर्ण बने तर प्रश्नमा कुनै किसिमको व्यङ्ग्य र छेडछाड नपाएर ऊ पनि निश्चल स्वरमा जवाब दिन्थे छे तिमी त कस्तो मन चोरेर कुरा गर्छौ हामीलाई कुनै काजी साउ चाहिएको छैन हामीलाई ठुला जातमा गएर ठुलो जात कि हुन पर्या भन्ने छैन हामी कसैको धनमा बिगेर कमारी बन्न पर्या छैन हाम्रै जातमा पनि त के अरे मभन्दा कति कति खाइलाग्दा केटा छन् भोमा अझ मिलौतीलाई जिस्काउने पाराले भन्थ्यो उनीहरूलाई छोडेर म जस्तो जाबालाई किन रोजेकी ठट्टा पनि बढी भएपछि सायद डर हुन्छ भूमाले ठट्टा गरेको हो भन्ने जान जान पनि मिलौतीको मन अलि दुखेको कुरा उसको स्वरमा मिलेको पीडाको ध्वनिले जनाउँथ्यो तिमी मलाई माया गर्दैनौ भने गर्दिन भन न किन बित्थामा दसजना लाठासँग नार्न खोज्छौ भूमा मनमा नै आनन्दको अनुभव गर्थ्यो किनभने मिलौतीको त्यस व्यथामा आफूप्रतिको अगाध माया र विश्वास पाउँथ्यो तर बाघका मुखको शिखर ढान्थ्यो मिलौतीलाई सात गाउँका ठालु जिमदारका सन्ट छोराहरूका आँखा गढेका थिए उसमाथि एक्कासी उसलाई चितुवाहरूका बङ्गाराबाट खोसेर लिँदा तिनका मनमा कति ईर्ष्या र डाँडोको डडेलो सल्कने हो भूमालाई छोड्ला त्यसै त्यस डडेलाले नाचलाई उसले कतै गाउँ छोडेर जानुपर्ने त होइन यस खालको विचार र एक्कासी उसको मनमा सङ्ग्रह लिन खोज्दथ्यो तर तत्कालै यसले उसका पौरखलाई हाँक दिए झै लाग्थ्यो ऊ कति फितलो मान्छे मर्द छोरो भएर स्यालहरूसँग डराउने बाघको बच्चोले आफ्नो शिकार स्याललाई सुम्पन्छ कहिले तर तर मिलौतीलाई शिकारका रूपमा ऊ कसरी कल्पना गर्छ छे छे छे मिलौती त उसकी माया हो पीर्ति हो उसलाई शिकारका रूपमा हेर्नु कति घिन लाग्दो कुरो तर ती चारैतिर आ मुख मुखबार आउने बुवासाहरू त उसलाई सिकारी ठानेर त आउँछन् आउन दे यी भुस्या छाउराहरूलाई त के यी ठुलाठालुका झुस केटाहरूको परवाह गर्छस् लाची होस् न मिलौती तसँग राजु बाजु छ भने त के को भद्रु हेरिरहन्छस् छि त पनि मर्द छोरो होस् लो लिएर मेलौतीलाई आउँदो माघी सङ्क्रान्तिको मेलामा गएर ल्या घिच्याएर अनि हेरौँ कसका छातीमा रौँ रहेछन् उसलाई तेरा हातबाट खोज्न आफ्नो माया पीर्तिको एक एक भेद थाहा पाएका चतुर्भुज काजी उसका आफ्ना गाउँका मालिक उसका आफ्नै उमेरका दौतरीको संरक्षणको हात आफ्नो पीठमा पाएपछि भूमाको आँट किन डगमगिन्थ्यो अनि त्यसै साल माघे सङ्क्रान्तिको दोलालघाटको मेलाबाट भुमाले सारा साउ ठालु वर्ग र आफ्नै माझी समाजका एक सय एक मैहु भन्ने तन्नेरीहरूका माझबाट बुवासोका बथानको बीचबाट भेडाको पाठो उठाएर ल्याए छै मेलौतीलाई उठाएर ल्यायो भूमाको यस किसिमको आँटले आसपास सात गाउँका धन जन र बलको घमण्डमा मैहु भन्ने मदमत्त तन्नेरीहरूका मुखमा धुवासो पोतिदियो उनीहरूका छातीमा आगो सल्क्यो उनीहरूले यस घटनालाई आफ्नो पौरख आफ्नो सम्पत्ति हाक धाक र सहितको तन्नेरी पौरुषको मुखमा साँच्चै एउटा जोरदार थप्पडका रूपमा लिए एउटा कोलाहल मचियो हरुवाहरूको सम्मिलित शक्तिले भुवामाथि एकैपल्ट हमला गर्यो मेलाका बीचमा एउटा भयानक लडाईँ छेडियो कतिका शिर फुटे कतिका हात भाँचिए तर त्यस बखतका त्यस इलाकामा आफ्नो हैकमको प्रचण्ड आतंक राख्ने काजी खानदानका छोरा चतुर्भुज सिंहको संरक्षणको छायामा पालिएको भूमा माझीको रौँ पनि झार्न सकेनन् त्यसपछि पनि कैयौँपल्ट उसलाई इन्द्रावतीको भेलमा विसर्जन गराउने संयुक्त षड्यन्त्र भए तर खोलैको काखमा जन्मेर खोलैको काखमा हुर्के बढेको माझीको छोरा भूमा उसलाई खोलाले के हानि गर्न सक्थ्यो त्यसमाथि पनि उसँग त्यस बखत एकपल्ट त भागैसँग पनि कुस्ती खेल्ने जोस भरिएको भैँस थियो अनि किन लत्रिन्थ्यो नि जोखिमबाट उसले त्यतिखेर कि सात गाउँमा रोजा तरुणीलाई आफ्नो बनारी छोड्यो भूमाको यस कृत्यको विरोध उसका प्रतिद्वन्दी केटाहरूबाट मात्र होइन स्वयं मिलौतीका बाबु मिजारे माझीबाट पनि भयो मिजारे माझी आफ्नै सात गाउँमा रोजा रूप सिप र जाँगर सबै कुरामा बाका भएकी एक्ली छोरीलाई लिएर ठुलै सपना देख्थ्यो ऊ उसलाई ठुलै घाटको घटबारेका छोरासँग सम्बन्ध गराएर माझी समाजमा आफ्नो धाक रभाव लगाउन चाहन्थ्यो त्यसैले उसले त्यति बेलाको सबैभन्दा चल्तीको घाट सिपाघाटको घाटको दिपाले माझीको छोरासँग मिलौतीको विवाहको कुरा चलाउन निकै सूत्र लगाएको थियो तर यसरी एउटा मामुली माझी परिवारको केटो भूमाले छोरी गाँजेर लगिदिँदा मिजारे माझी क्रोधले धुवायो उसले भूमाको भयङ्कर हानि गर्ने विचार पनि गर्यो तर चतुर्भुज काजीको बल भूमाको पछाडि भएको र फेरि छोरी पनि उसैसँग राजुबाजु भएकीले उसले बदलाको भावना छोडिदियो अनि भूमासँगै चालिस रुपियाँ बिहा दस्तुरमाथि अर्को सय रुपियाँ थप लिएर टिकाटाला गरी त्यस सम्बन्धलाई स्वीकृति दियो यसरी भुमा र मिलौतीका चखेबा चखेबीका जोडीले काजी चतुर्भुज सिंहका संरक्षणका हाँगामा गुण बनाएर जीवन सुरु गरेका थिए अनि यही सुरक्षित गुणमा मिलौतीले भुमालाई दुईटा साग्ला छोरा र एउटी विशिष्ट रूप र प्रतिभाले सिँगारेकी छोरी लालगिडी दिएर आफू एक्कासी उसको माया र अगाध स्नेहको बन्धनबाट आफ्नो हात फुस्काएर आकाशको असीमित मायामा मिल्न गई मिलौतीका यी एक एक सम्झनाले आज पनि बुढो भूमाको छातीमा असह्य वेदना हुन्छ उसलाई एकदम बालक रोए झैँ डाँको छोडेर रुन मन लाग्छ तर ऊ अहिले त्यसरी रुन सक्दैन किनभने ऊ अहिले समाजको थकाली माझीहरूको मिजार यानि नाइके एउटा बुजुर्ग्याईको निर्मम औपचारिकताले जकडिएको मान्छे उसले मर्यादा नागेर रुन पनि त सुहाउँदैन तर मन भनेको त मनै हो मान्छेको मन एउटा खेलौना फुटेको हटी बालक झै हुन्छ ऊ न आफ्नो भएको मर्यादामा जकडिन्छ न सामाजिक स्थितिको मर्यादाले उसलाई रोक्न सक्छ उसलाई मन परेन भने कुनै बेला धुलो माटोमा लडीबुडी खेलेर प्रलय मचाइदिन सक्छ भूमाको मन पनि त एउटा अति मन परेको खेलौना मिलौती फुटेको बालक नै त थियो त्यसैले ऊ पनि कुनै कुनै बखत सम्पूर्ण औपचारिक मर्यादाको बन्धन चोडालेर सम्पूर्ण निषेध र अवरोध भत्काएर फुटिदिन्थ्यो इन्द्रावतीमा भेल बढेपछि किनाराका अवरोध उसका अगाडि के गन्तीका हुन्छन् र के गर्नु सतुर्नीको सम्झना मनबाट रत्ती मेटिने होइन आज एक कोरी अर्थात् बिसभन्दा बढी वर्ष बितिसके त्यस पापिनीले गएकी तैपनि त्यसको झझलको मनबाट मेटिँदैन म के गरौँ भन म के गरौँ बुढो भुमाको मुटुमा एक्कासी गाँठो परेर आयो उसले जाल बुन्दा बुन्दै आफ्ना हातमा दुई थोपा तातो आँसुको अनुभव गर्यो तप तप उसलाई आश्चर्य लाग्यो यी त उसकै आँखाबाट चुहेका आँसुका ताता थोपा थिए एउटा थोपा उसको हातबाट जालको धागोमा खसेर त्यहाँ चुन्डियो त्यस थोपाभित्र बिहानको प्रकाशको एउटा चम्किलो बिम्ब थियो र त्यस बिम्बभित्र मिलौतीको धमिलो प्रतिबिम्ब हाँसिरहेछ लाग्थ्यो उसलाई उसले झटपट भोटाको बाहुलाले आफ्नो आँखा पुछ्यो थत कस्तो निफर भएको कसैले उसको यो चाल देखे भने बुढो लोग्ने मान्छे भएर पनि उसले आफ्ना यताउति हेऱ्यो कोही थिएन लालगेडी पनि ए ऊ त सखारी घाटतिर गइसके अनि ऊ आफ्नो जाल बुन्ने काममा तल्लिन हुन खोज्यो आँगनको डिलको तिमिलाको हाँगामा एउटा कण्ठे काग आएर बस्यो त्यो का का का गरेर कराउन थाल्यो भुमाले शिर उठाएर हेऱ्यो के भन्छ यो दमै मरो कसको खबर ल्याउँछ बज्याएका बिहानै उसले आकाशतिर हेऱ्यो घाम अब झन्डै एक बाँसमाथि चढिसकेको थियो बिहान सखारै उठेर घाट झरेकी लाल गेडी कति बेला आउने हो उसले बुन्दा बुन्दैको जाल नजिकै खोप्ट्याएको डोकोमाथि राख्यो र उठ्यो ऊ गएर फेरि आँगनका डिलमा उभियो र हत्केलाले निधारमा छहारी पारेर तल मेसी बगरतिर हेऱ्यो यति बेला बगरमा प्रशस्त उज्यालो फैलिसकेको थियो आज घाटमा त त्यति चहल पहल पनि छैन किन हो तिर मिराउने घामको प्रकाशमा बगरका बालुवा झन् चहक लिएर टल्किरहेका थिए खोलाको पानी कुनै निलो रेशमी कपडाको थान फैलाएर सुकाए छै लाग्थ्यो त्यसै विस्तृत बगरमा केही मानिसका र केही ढिङ्गाहरूको आकृतिहरू सलबलाइरहेका थिए को को हुन् ती छौडाहरू भुमाले आफ्ना बुढा आँखाका धारमा पानी चढाउने बल गर्दै आकृतिहरूलाई ठम्ब्याउने कोसिस गर्यो यसो गर्दा उसका आँखाका नसामा केही तनावपूर्ण पीडा अनुभव भयो भार्सेलै परस त्यहाँ लालगढी भए चाहिँ लागेन उसले आँखा समेट्यो डुङ्गा आधी पानी र आधी बगरमा थियो डुङ्गाको आकृति पानीको छालसँग अलिअलि हल्लिरहेको भान हुन्थ्यो कता हिँडी लालगेडी भुमालाई केही चिन्ता लाग्यो यो छोरी भनेको पाठमा हिँड्ने होइन आफ्नो मनमा लागेको गर्छे तैपनि छोराहरूको दाजुमा छोरी नै उसको जीवनका लागि सहारा बनेकी छ आमा जस्तै तेजीले र उमङ्गले भरिएकी यस छोरीले साँच्चै भन्ने हो भने उसलाई मिलौतीको अभावलाई बिर्साइदिएकी छ छोराहरूलाई न त बुढो बाबुको चिन्ता छ न आफ्नो घरबारको यतिसम्म कि आफ्नो कुल परम्परादेखिको जीविकाको साधन खोलो र डुङ्गीसम्मको पनि उनीहरूलाई कुनै वास्ता छैन बुढाका गल्दै गएका हात पाखुराका मुस्लाले अब डुङ्गाको डाँड थाम्न असमर्थता प्रकट गर्दै आएका थिए बुढाको भार दुई छोरा भीमे र जयमानेले सम्हाल्नुपर्ने हो तर त्यसका सट्टा लालगेडीले नै सम्हालेकी थिए ऊ खोलामा माछाको भुरा झैँ खेल्न सक्थे र जतिसुकै खेप गर्नु परे पनि घाटका यात्रीलाई वारपार गराउन किञ्चित मान्दिनथे यो एउटी छोरी पनि नभएकी भए मेरो के कथ हुन्थ्यो होला एक घुटको तातो पानीसम्म तताएर दिने कोही हुँदैन थियो कहिलेकाहीँ भूमा आफैसँग कुरा गर्थ्यो अनि मन मनै छोरीप्रति गर्व गरेर प्रफुल्ल हुन्थ्यो गाउँको सिरानको गरेटोमा कसैले खकारेकोले भूमाका आँखा खोलातिरबाट सोहोरिएर मासतिर उठे लालबिरे माझी त्यतै झर्दै थियो भूमा उठेर उसको प्रतीक्षा गर्न थाल्यो कता हो है लालबिरे घाट बेसी जान लागिस् कि होइन काका लालबिरे अब आँगनमा आइसकेको थियो ठुला घर गाथे थिएँ उतैबाट आउँदैछु ठुला घर भूमाको स्वरमा एउटा शङ्काको क्षीण ध्वनि थियो कतै काजी चतुर्भुज सिंह ठुला घर किन गएथेस् के काजीले बोलाएका थिए कि काजीलाई कतै होइन म त त्यसै गएको थिएँ कस्ता भएछन् बुढा काजी भनेर अनि बुढाले नै तिमीलाई बोलाइदिए भने भएर यता झरेको लालबिरेले भन्यो बुढो भूमा नजिकै मुडोमा गएर बस्यो लालबिरे पनि उसको नजिकै गएर टुक्रुक्क बस्यो उसले पटुका फुकाएर सुर्तीको बासा झिक्यो एक डाँट सुर्ती चुँडेर हातखेलामा मल्न थाल्यो किन बोलाएका हुन् त काजीले भूमाको स्वरमा अझै शङ्खाको पुट थियो काजी कस्ता लाग्छन् बढी गलेका देखिन्छन् कि के मैले जानु रे उता किन होला खोइ को नि किन हो त्यो त लाल भिरेले सुर्तीको फाँक बनायो र एक फाँक भुमातिर बढाउँदै भन्यो तर बुढा यसपालि त गलेका छन् है मुखा त्यो विधि तेज अहिले त ठप्पै हराएको छ भुमाले एउटा गहिरो निश्वास छोड्यो बिचरा बुढा काजी झन्डै तिन कोरी दस वर्षका पनि त भए क्यार अब कति रहलान् यसपालि त साँच्चै बुढाको नुरै गिरेको छ है किन हो झ्याक्कझुक्क ओछ्यान पर्न थालेका छन् सात दिन भयो अहिले त निस्कन ओर्न पनि छोडेका लालबिरे उठेर म त तल खोलातिर गएँ भनेर हिँड्यो बुढो भूमा गरुङ्गो मन र गरुङ्गो आङ लिएर उठ्यो ऊ बुन्दा बुन्दैको जाल समेटेर भित्र पस्यो र त्यसलाई किलामा झुन्ड्यायो एउटा मैलो बर्को काँधमा हालेर बाहिर निस्क्यो र आँगनको डिलमा उभिएर एकपल्ट फेरि निधारमा हत्केलाको छहारी पार्दै तल बगरतिर हेऱ्यो ढुङ्गाको आकृति अझै पानीको छालमा सलबलाइरहेको थियो तर वरिपरि कसैको छाया थिएन भूमा डोलबाट फर्केर आँगनका बीचमा केही क्षण उभियो पर गलछेडोमा मिजारे माझीका सुँगुरका छवटा च्वाचे थुतुनाले नाल उधिन्दै थिए त्यही नजिकै बिर्कुसे माझीको च्याङ्गी मजिनी आफ्ना काला सुकेका छातीका लाम्टा फ्यालफ्याल्ती झोल्याएर हिजोदेखिका कटकटिएका काला काम्टा मस्काउन लागेकी थिए उसका नजिक तिन चार काला कलुटा मैला धुस्रा छिल्ला जस्ता घाँटी भएका रोगी अनुहारका छाउरा छाउरी त्यही नालीमा लटपटिएका झैँ लाग्थे ए ए घुन्टे भुमा मिजारले छाउरा मध्येको एउटा दस एघार वर्षको केटोलाई हकार्यो तेरो बाउ घरै छ घरै भए यता एकपल्ट हेर्ने भन् जा जा त सखारै उठेर बेसीतिर झरिसके गुन्टेले भन्यो घर अरू को को छन् त मिजारले सोध्यो के हो हौ बाजे गुन्ट्या बाउलाई खोजेका यतिखेर गुन्टेकी आमा ढोकामा गाग्रु बकेर पधेर जान दैलाबाट निस्की घरभित्र खोरमा कुखुरा आयो मलाई माथि ठुला घरतिर बोलाएका रहेछन् किन हो भुमाले भन्यो बिहान सखारै उठेर गएका भीमे जयमानेको पनि पत्तो छैन उनीहरूका त के कुरा र लालगेडी पनि यतिखेरसम्म आएकी छैन सुँगुर बाख्रा कुखुरा सबै अलपत्र छन् अगेनामा आगोसम्म पनि झुल्काएको छैन म आएर आगो सल्काइदेऊ त बाजे गुन्टेकी आमाले टक्क अडेर सोधे त्यसो भए त तपाईँले भात पनि खानु छैन होला म झट्टै एक गाग्रो भरेर आएर उमालिदिन्छु त भइगयो बुहारी म ठुला घरैतिर खाला एक गाँस दिइहाल्लान् लालगिडी आयो भने सुँगुर कुखुरा सबै भोकै छन् अरे भनिदिएस् मलाई फर्कन कुन बेला हुन्छ भातसात केही नराख्नु रे भन्नु आफू तुलाई उलाई खानु रे भन्नु भूमा गुन्टीकी आमालाई त्यति हराएर घरको ढोका ढप्काएर बरको काँधमा हाली उखालो लाग्यो त्यति बेला घाम तिमाल डाँडामाथि पाँच सात धनु उठिसकेको थियो